पेट्रोल पम्पको साहुनीलाई केरागारीमा यौन सम्पर्क गरेको घटना म पात्रबाट सुन्नु चाहिँ मैले शिला पेट्रोल पम्पमा काम गरेको थिएँ साहु तराई मूलको थियो उसको दुईवटा श्रीमती थियो कान्छी चाहिँ साहुभन्दा धेरै नै कम उमेरको थियो लगभग त्यतिखेर अठार उन्नाइस वर्ष उमेरको थियो जेठी र कान्छी छुट्टा छुट्टै घरमा बस्थ्यो म पनि भर्खर उमेरले उन्नाइस पुग्दै थिएँ साहु कामको सिलसिलामा कहिले काठमाडौँ कहिले जनकपुरतिर कहिले इन्डियातिर गइरहेको हुन्थ्यो र तिन चार दिन तिन चार दिनमा मात्र घर फर्किन्थ्यो उनीहरू काँचो केराको तरुवा बनाएर खुब खाने गर्थ्यो यस्तैमा मलाई एक दिन साउनीले केरा टिप्न आऊ भनेर केरा बारीमा र आफै कचियाले केरा टिप्न खोज्यो तर सकेन मैले भने साउनी म टिपिदिन्छु तपाईँ बटुल्नु है भनेर रुख चढेँ रुख चढेको चिप्लो म रुख चढ्नै सकिनँ म जतिपल्ट चढ्यो उति चिप्लेर भुइँमा झरेँ म रुख चढ्न सकिनँ मैले भने सिँगै केराको घरि काटौँ साउनी भनेर भने साउनी मानेन अह धेरै हुन्छ एक दुई खाप जति भए मात्र हुन्छ भन्दा ल भइगयो भनेर म तराईतिर बाँसको भर्याङ पाउँथ्यो म भर्याङ खोज्नुको लागि आएँ र यताउता सोद्धा सोद्धा भर्याङ दिएर गएँ र बल्ल तल्ल भर्याङ लगाएर मैले एक दुई खाप जति केरा चाहिँ भर्याङ लगाएर काटिदिएँ साउनले तल बसेर केराहरू भतुल्यो र म भर्याङबाट तल ओर्ने र भर्याङ काँधमा बोकेर जाउँ साउनी भनेको साउनी चुपचाप पस् नपस् भन्दै टुसुक्क बसेर अब त पुग्यो त कि अझै पनि काट्नु र साउनी जाउँ भनेको भनेको पख न भन्दै बसिरहेको ल आउँदै म त हिँडेँ भनेर म भर्याङ बोकेर हिँड्न आँटेको मेरो हात समातेर तान्न थालेँ के भएर जाउँ न भन्छु झन् हात समातेर तानेको तानै गर्नु थालेँ सुरुमा त मैले पनि सामु जस्तो मान्छेलाई कुदृष्टिले हेर्ने आँट गरेको थिएँ हातै समातेर ताना तानै गर्न थालेपछि मैले पनि कुरो बुझेन भर्याङ त्यतै फालेर मैले साउनेको कम्मरमा च्याप्प समाले साउनले त्यसको दुइटै दुध सिने गरी मलाई च्याप्पै अङ्ग लाग्यो मैले केही बोलिनँ र साउन्डले पनि केही बोलेन मैले सिधै यसले खोजेकै रहेछ भनेर साउनीको सुरुवालमा सिधै हात लगेर सुरुवाल खोल्न खोज्यो साउनीले त झन् हतार हतार आफैले सुरुवाल खोल्यो र सल बिछ्याएर एकताना पऱ्यो तराएको मान्छे नै पऱ्यो तर काली काली भए पनि दिलवाली थियो पुटुक्क परेको पातलो पातलो ज्यानको पुटुक्क दुध भएको र मैले पनि ढिलो नगरी प्यान्ट खोलेर उसको योनीमा लिङ्ग घुसार्ने सुरसार गरे योनीमा लिङ्ग हाल्नुभन्दा पहिला साउनीको योनी हेरेको पाहाडेको भन्दा त धेरै सानो हुँदो रहेछ टुपुक्क परेको पातलो खालको पाहाडेहरूको त्यहाँ त्रात्रा हुन्थ्यो मैले लिङ्ग लगेर साउनीको योनीमा राखेर योनीको चाहिँ म वरिपरि घुमाइदिएको के गर्दो रहेछ भनेर उसले त मेरो लिङ्ग च्याप्प समातेर वालमा स्वाटै हालिदियो त्यसपछि मैले पनि ल के हतार गरिराख्नु त ढिलो यहाँ कसैले देख्यो भने भन्नुसम्मतिर धन धन लिन बुझाउन सुरु गरेँ साउनीको दुध पनि म सार्न मन लाग्यो र कुर्ताभित्रबाट हात घुसाएर लगेको साह्रै टाइट रहेछ कुर्ता हातभित्रसम्म छिरेन र कुर्ता माथि सारे माथि सारेको दुईवटा पुटुक्क पुटुक्क परेको ब्राभित्रको स्थान देख्यो हेर्दै छौँ छौँ जस्तो हुन त कालो कालो थियो कालो त्यस्तो पुटुक्क परेको स्तरमा चाहिँ मुख लगेर यसो आफ्नो मुख गली दिएँ मही खाएँ जस्तो गरेँ साउने गरम थालेँ मैले मुख डल्दै मही खाँदै कम्ती कम छिराउनु थालेँ साउने चिम्म गरेर उनको उता फर्काउँदै आवाज निकाल्नु थालेँ मैले यो निमा लिङ्गले दमादन दिइराखेको थिएँ साउने आँखा चिम्लेको थियो म भने उसको शरीर सुमसुमाउँदै दान दिइरहेको त्यसरी लम्की दिँदा दिँदै मेरो माल झर्ला जस्तो भयो र मैले दुइटै हातले दुइटै दुध सरी समातेर निचोरेर चाहिँ ड्याङ्की ड्याङ पारेर लिङ्ग घुसाएँ कम्की लम हाने हान्दा हान्दै मेरो माल झर्न लाग्यो माल झर्न लागेको थाहा पाएर हो कि मजा आएर हो योनीले मेरो माल टाइट हुने गरी च्यापिदिन थाल्यो मलाई झन् झन् मजा आउनु थाल्यो र झन झन् दिन थाले भयो दिँदा धेरै माल मालजारे र पहिलोपटक साउनीसँग यसरी यौन सम्पर्क भयो त्यसपछि साउनलाई सजिलो भयो त्यो रात त त्यतिकै सुतेँ म त छुट्टै घरमा सुत्थेँ भोलिपल्ट बिहान पेट्रोल पम्पमा काम गरिराख्दाखेरि माथि आबै घरमा भयो माथि किचनमा बोलायो र म किचनमा गएको सिधै फेरि अङ्गा हाल्यो फेरि पनि यसले त्यही नै खोजेको हो भन्दा फेरि पनि मैले यौन सम्पर्क छोडेन र सकाएर म कपडा लगाएर बाहिर निस्किन खोज्दाखेरि काठमाडौँतिर गएको साउ टुप्लुक्क आइदियो किन आएको थियो माथि भनेर सोध्यो मैले तरकारी पुर्याउन आएको भनेर हत्ता तल गरेँ साहुलाई शङ्का लागेको क्यारे एक हप्तामै मलाई कामबाट निकालियो